नमस्कार अनि हार्दिक हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोकागमको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारिका मित्र रासँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोक आँगनको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजेसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ यो बसाइमा रहेर हामी विशुद्ध लोक भाकाहरू गुनगुनाउने गर्छौँ तपाईँ पनि गाउन चाहनुहुन्छ तपाईँसँग त्यो कला छ गला छ भने फटाफट फोन गर्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुपर्ने हुन्छ र कार्यक्रम आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ र तपाईँ आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस अनि तेत्तिसको बाटो भएर आज पनि तपाईँलाई साथ दिनको निम्ति हामी उपस्थित भएका छौँ र तपाईँले हामीलाई साथ दिनुहुनेछ र यो विश्वास मैले लिएको छु र गत हप्ताको विजेता मित्र शरण तामाङजी पनि हामीसँगै हुनुहुन्छ र उहाँको गीतहरूलाई पनि हामी सुन्नेछौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र गत हप्ताका विजेता मित्र हुनुहुन्थ्यो सुन्दर बस्ती भालुमाराका शरण तामाङ र उहाँसँगको कुराकानीलाई म अगाडि जोड्न चाहन्छु यो समयमा स्वागत छ भाइ तपाईँलाई थ्याङ्क यू के छ खबर नयाँ नहुनु एकदम बिन्दास बिन्दास हजुर बिन्दास भन्ने शब्दको अर्थ थाहा छ तपाईँलाई थाहा छैन है बिन्दास सबैले भन्ने गर्छन् बिन्दास बिन्दास होइन त्यही अनुसार पनि आफूले भन्नु रुचाए यो शब्दलाई होइन कति पढ्दै हुनुहुन्छ अहिले म नाइन क्लासमा गर्दैछु नाइन क्लासमा हजुर पढाइ कस्तो चल्दैछ एकदम राम्रोसँग एक्जाम चल्दैछ एक्जाम चल्दैछ हजुर एक्जाम हुँदाहुँदै पनि रेडियोसम्म आइपुग्नु भएको छ स्टुडियोसम्म धाएर आउनु भएको छ र एक्जामको तयारी चाहिँ कतिको भइराखेको छ एकदम भइरहेको छ आज पढ्न पढाइलाई छोडी छोडी अरू पढाइसँग गीत गाउनका भनेर लागि यहाँसम्म आएको छु अनि भोलि के को एक्जाम हो भोलि साइन्सको साइन्सको छ है राम्रोसँग होला हाम्रो शुभकामना छ एक्जाम एकदमै सफल होस् है थ्याङ्क यू र गीत गाउन धेरै मन पराउनुहुन्छ तपाईँ र धेरै राम्रो पनि स्वर छ तपाईँको मैले सुनेअनुसार होइन र कुनै ठाउँमा धेरै ठाउँमा तपाईँ विजेता पनि बनिसक्नु भएको छ अन्य कार्यक्रमहरूमा पनि र तपाईँको त्यो स्वरलाई सुन्दाखेरि चाहिँ एकदमै मिठास छ तपाईँको स्वर यसरी गाइराख्दाखेरि गाइराख्नको निम्ति चाहिँ घर परिवारबाट कतिको सपोर्ट पाइरहेको छ भाइले हजुर बुवा मम्मीले पढाइलाई पनि अगाडि लैजानुहोस् अनि यस्तै गायन क्षेत्रलाई नै अगाडि बढाएर लैजानुहोस् भन्न चाहनु भन्नुहुन्छ त्यही भन्नुहुन्छ आमा बुवाले पनि है सपोर्ट एकदमै पाइन्छ उसो हजुर एकदम सपोर्ट छ पढाइ सँगसँगै गायन क्षेत्रमा पनि प्रवेश गर्दै हुनुहुन्छ होइन गत हप्ता कुन भाग गाउनु भएको थियो यो स्टुडियोसम्म आइपुग्नको निम्ति चाहिँ मैले सुमनाले बगरको सुमन आले मगरजीको गीत गाउनु भएको थियो र आज कुन गाउनुहुन्छ सुरुवातमा आज म शीतल गुरुङको शीतल गुरुङको गीत गाउन चाहन्छु हुन्छ सुरु गरौँ है त हुन्छ हुन्छ सुरु गरौँ तिमले चढ्दा लगनको डोली कात्रोडी तर्नेछु म खोली हेर्नु एकैछिन हेर्नु एकैछिन हरियो बाँस कत्रोले बेरेर खोली तर्ने दिन लगनको डोली कत्रोडी तर्नेछु म खोली हेर्नु एकैछिन हेर्नु एकैछिन हरियो बाँस काट्रोले बेरेर खोली तर्ने दिन हेर्नु एकैछिन हरियो बाँस काट्रोले बेरेर खोली तर्ने दिन शरणजी गाइराख्नु भएको छ अलिकति अल्मलाउनु भयो है र यसरी गाइराख्दाखेरि फोनमा गाउँदा स्टुडियोमा आएर गाउँदा चाहिँ कतिको फरक पाउनुहुन्छ तपाईँले एकदम फरक हुन्छ फोन बाबाले अब त्यति टाढोबाट गीत गाएको अलिक भिन्दै हुन्छ अनि स्टुडियोमा आएर गीत गाएको अलिक फरकै हुन्छ फरकै अनुभव हुन्छ होइन स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गाउँदा र त्यो फोनबाट अप्रत्यक्ष गाउँदा छुट्टै हुन्छ नि होइन हजुर मजा चाहिँ कुन मजा हुन्छ तपाईँले गाउने बेला फोनबाट गाउँदा मजा लाग्नु लगाउनुहुन्छ कि मजा लाग्छ कि तपाईँलाई एकदमै गाउन मन लाग्छ कि गाउँदा सजिलो हुन्छ कि स्टुडियोमा आएर गाउँदा चाहिँ सजिलो हुन्छ मलाई फोनमा भन्दा प्रायः जस्तो स्टुडियोमा आएर गीत गाउनु एकदम रहर लाग्छ राम्रो लाग्छ स्टुडियोमा आएरै गाउन रहर लाग्छ कति साथीहरू चाहिँ हामीले देख्न सक्छौँ होइन स्टुडियोमा आएपछि एकदमै आतिएर गाउने गर्छ र यसरी आत्तिए फोनमा चाहिँ एकदमै सजिलो हुन्छ गाउनलाई र स्टुडियोमा आएर गाउँदा चाहिँ एकदमै फरक पाउँछु भन्ने हुन्छ र उहाँहरूले चाहिँ तपाईँ के भन्नुहुन्छ उहाँहरूलाई नडराउनुहोस् भन्न चाहन्छु किनभने आफ्नो प्रतिभाले लुकाएर राख्यो भने अब आफ्नै पछि परिन्छ होइन र एकैछिनपछि तपाईँसँगको कुसारले म अगाडि जोड्छु कोही साथी आउनु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्ते कहाँदेखिको बोल्नु हजुर काउले एकबाट आशा के छ आशाजीको के छ हालखबर तपाईँको के गर्नुहुन्छ तपाईँले बेसी बसायो हो है खाजा खाइसक्नु खाइसक्नुभयो भइसक्यो कुन भाका गाउनुहुन्छ आज नमेटिने दिलमा छाप लाग्छ हुन्छ सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् आशाजी निकै सुन्दर तरिकाले गाउनुभयो खुसी लाग्यो फेरि फेरि आउँदै गर्नुहोस् छुट्टिन्छौँ है त नमस्ते आशा गुरुङ आउनुभएको थियो काउलीबाट यसरी तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ र गत हप्ताका विजेता मित्र शरण तामाङजी पनि हामीसँगै हुनुहुन्छ र उहाँको गीतलाई पनि हामीले सुनिराखेका छौँ र उहाँको स्वर एकदमै मिठास र गायकमा जुन पना हुन्छ त्यो पना उहाँमा पनि भेटिन्छ उहाँको स्वरमा हामीले र भविष्यमा ठुलो गायक बनोस् ए हामी कामना पनि गर्न चाहन्छौँ यो समयमा रहेर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रम लोक आँगनलाई तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगर्सको ध्वनि तरङ्गमा त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभर एकैसाथ सुनेर साथ राख्नु भएको छ शरणजी अब कुन धाका गाउनुहुन्छ म अब मनमा तिम्री माया बोके यहाँसम्म आयो भन्ने गीत गाउनु सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् भरी तिम्रै नाम बोकेरा मिठ मिठ कल्पना गरेर मनमा तिम्रै माया बोके यहाँसम्म हृदय कहाँ जाउँ म कहाँ कहाँ खोजौँ म तिम्रो दर्शन पाइन मैले आँसु मात्रै पाएँ तिम्रो नै बोकेर मिठ मिठ कल्पना गरेर मनमा तिम्रै माया बोके कहाँ समाए हृदय कहाँ जाउमा कहाँ कहाँ खोजौमा तिम्रो दर्शन पाएन मैले आँसु माद्रै पाएँ तिम्रो दर्शन पाएँ मैले आँसु मात्रै पाएँ थ्याङ्क यू शरणजी यसरी गाइराख्दाखेरि रेडियो सुनेर बस्ने जति पनि साथीहरू हुनुहुन्छ उहाँलाई चाहिँ तपाईँ के भन्नुहुन्छ अन्तमा म के भन्न चाहन्छु भने तपाईँहरूसँग पनि यस्तै प्रतिभा लुकेर बसेको हुनसक्छ तपाईँहरूले पनि नरहेको आउनुहोस् फोन डायल गरेर अनि यसरी नै स्टुडियोमा आएर म जस्तो गरी गाउन सक्नुहुनेछ आफ्नो आफ्नो आफू लुकेर बसेको प्रतिभालाई लुकाएर नराख्नुहोस् सकेसम्म आफ्नो श्रोताहरू समक्ष प्रस्तुत गर्न यहाँहरूलाई आग्रह गर्छु हुन्छ यहाँसम्म आइदिनु भयो खुसी लाग्यो फेरि फेरि पनि यस्तै यस्तै हाम्रो भेटघाट भइरहेको होस् होइन र आजको लागि छुट्टिन्छ है त हुन्छ नमस्ते नमस्ते गत हप्ताका विजेता मित्र शरण तमाङ हुनुहुन्थ्यो हामीसँगै र उहाँसँगको भलाकुसारीलाई अनि उहाँसँगको गीतलाई पनि उहाँको स्वरलाई पनि तपाईँमा आज हामीले राख्यौँ र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्स तपाईँले सुनिराख्नु भएको छ तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गाउनुहुने साथीहरू मध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई हामी उपलब्ध गराउनेछौँ एकैछिन एउटा मिठो भाका सुन्छौँ पछि हामी छोटो व्यवसाय साप्ताहिक विश्राममा जान्छौँ विश्रामपछि पुनः हामी उपस्थित हुनेछौँ जवानी क्याम्पस पढ्न आइयो तर मायालाई कसरी बस्छ गर्दैन दिदीले बिए पासमा बिग्रेको मायामा फस्दा जवानी चढेसी क्याम्पस पढ्न आइयो तर माया लाइयो कसरी बस्छ पढ्दैन पढेसी क्याम्पस पढ्न आइयो तर माया लाइयो कसरी बस्छ पढ्दैन पढेसी ¡Gracias! भन्ने सपना हो मेरो सपना छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोरा सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको पर्दो साथी <laughs> जेठो र माइलोले त कोरिया बोकेर धमाधम पैसा पठाउन थाले एक हजार तपाईँले गोरखपुरका सेन्टर कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ अरे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रेल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र परासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौ हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना थोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी साया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy stores Ratnanagar दुई ताड़ी टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस चितवन हंस मनोरञ्जन केन्द्र सबै छाडी मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM के किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण एकैछिनको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगागनको यो व्यवसायलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम लोगागनको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने फटाफट फोन गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र गाउन सक्नुहुनेछ राम्रोसँग गाउनुहुने साथै यस्तो उमेरबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे दिपेन्द्रको हो र पारिपट्टि रहेर मलाई साथ मिलिराखेको छ राजको कोही साथी आउनु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर हेलो कोही साथी आउने तर्खर गइराख्नु भएको छ बोलिराख्नु भएको छैन गइसक्नु भएको छ अरे तपाईँ आउन सक्नुहुने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर कोही साथी फेरि पनि हजुर नमस्ते रिसाउनु भएको जस्तो लाग्यो कोही साथी आउने तर्खर फेरि पनि गरिराख्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउनु सक्नुहुनेछ कार्यक्रम लोगागनको बसाइलाई तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगर्सको ध्वनि तरङ्गमा र इन्टरनेटमा सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रममा राम्रोसँग गुनगुनाउनु हुने मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई हामी गराउनेछौँ कोही साथी फेरि पनि आउनु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो माया सिलवाल भण्डारैदेखि के छ मायाजी खबर ठिकै छ धान रोपेर भ्याउनुभयो भ्याइसक्यो है अनि दिनहरू कसरी बित्दैछ आजभोलि यसरी नै बितिराखेको छ है कुन भाका गाउनुहुन्छ आज परदेशबाट फर्केर आएको हुन्छ सुरु गर्नुहोस् है त हुन्छ सुरु गरौँ परदेशबाट परदेशबाट पियारी फर्केर आए गाउँ जन्मभूमि पियारी सम्झेर आमा बाउ सारङ्गीको तार के छ माया लो समाचार सुन्दर तरिकाले गाउनुभयो फेरि फेरि आउँदै गर्नुहोस् माया चिना मार्नुहोस् छुट्टिन्छौँ है त नमस्ते माया सिलुवा लानुभएको थियो भण्डारेदेखि यति राम्रो गाउनुहुन्छ उहाँ र विजेता पनि धेरैचोटि भइसक्नु भएको छ यसरी तपाईँ पनि आएर गाउन चाहनुहुन्छ भने यो व्यवसायसम्म आउनको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीले चार बजेर चालिस मिनट गरिराखेको अवस्था केही समय मात्र हामीसँग बाँकी छ यो समयमा तपाईँ पनि गाउन चाहनुहुन्छ र तपाईँसँग त्यो कला छ कला छ भने फटाफट फोन गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भयो तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रम आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा र प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउनेछौँ र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाइरहन्छौँ त्यही भाकाहरूलाई हामी उत्थान गर्ने गर्छौँ त्यही भाकाहरू तपाईँको मनमुटुमा बस्न सफल भएको हुनसक्छ त्यो भाकाहरू तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गरेर आउन सक्नुहुनेछ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो गएर यो बाटो हुँदै तपाईँ आउनुभयो भने कार्यक्रम लोगागनको बसाइसम्म आइपुग्नुहुनेछ र शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो हुँदै राम आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गान गर्न पाउने मौका तपाईँले चिन्न सक्नुहुनेछ एकैछिन एउटा मिठो भाका सुन्छौँ भाका पछि हामी पुनः उपस्थित हुनेछौँ बहादुर क्याम्पस पढ्न गयो पोहोरसम्म सानै थियो अहिले बुझ्ने भयो ए माया फेरि पीडित सङ्घको अध्यक्ष नै पाइ हो बिहान दिउँसो बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पिरिन सिकाउने मास्टर पाइया छ ए अब हामीलाई माया पिरिन सिकाउ छ माया प्रेम सिकाउने मास्टर चाहिएछ यो मिठो भाका तपाईँ माझ राखेका थियौँ हामीले कोही साथी आइसक्नु भएको छ ढिलो नगरिकन म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्कार हजुर बोल्नुभयो खोराकबाट शङ्कर लामा के छ शङ्करजीको खबर एकदम हाम्रो पनि ठिकठाक छौँ है कार्यक्रम आउनु भएको छ कुन खालको गाउनुहुन्छ आज हुन्छ सुरु गर्नुहोस् है त एक्लै बनायो शङ्करजी तपाईँको स्वर एकदमै अड्केर आइराखेको छ है सुन्न अलिकति गाह्रो भइराखेको छ के गर्ने होला हुन्छ अर्को हप्ता ट्राई गर्नुहोस् अर्को हप्ता मजाले गाउनुहोस् है त हुन्छ छुट्टिन्छ नमस्ते शङ्कर लामा खोराकदेखि आउनु भएको थियो उहाँको आवाजले हामीले अलिकति बुझ्न सकेनौँ मोबाइल फोन युज गर्दै हुनुहुन्छ भने अलिकति नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नुहोस् अवश्य पनि तपाईँको त्यो स्वरलाई हामीले मजाले सुन्न सक्छौँ र सुन्नेहरूले पनि एकदमै मजा लिनुहुनेछ कोही साथी आउनु भएको राज उहाँलाई स्वागत गरौँ हजुर नमस्ते हेलो हेलो दाजु नमस्कार नमस्कार हजुर कहाँदेखि बोल्नुभयो सौरा चोकबाट दिपक सुनवार के छ दिपकजीको खबर एकदम मेरो पनि फिट एन्ड फाइन भन्छ नि है एकदम ठिकठाकसँग कुन भाग गाउनुहुन्छ आज हुन्छ सुरु गर्नुहोस् है त बस्दा निकै सुन्दर तरिकाले गाउनु भएको छ रेडियो छोडेर कतै नजानुहोस् रेडियो सुन्दै गर्नुहोस् छुट्टिन्छौँ है त नमस्ते दिपक सुनवार आउनुभएको थियो सौराचुकबाट अब भने हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइसकेका छौँ भन्ने सङ्केत मिलिराखेको छ राजुले एकजना साथीलाई चाहिँ लिन सक्छौँ कि लिन सक्दैनौँ भन्दै हुनुहुन्छ उताबाट अब चाहिँ विदा माग्नुपर्छ दिपेन्द्र भनेर चाहिँ साथ दिइराखेको छ उताबाट हात हाल्दै राख्नु भएको छ अब विदा माग्नुपर्छ समय धेरै छैन भनिराख्नु भएको छ आज जम्मा जम्मी चारजना साथीहरूको सहभागिता रह्यो आशा गुरुङ आउनुभएको थियो काउलेबाट माया सिलवाल भण्डाराबाट शङ्कर लामा खोराकबाट र तिपक सुनवार अन्तमा आउनुभएको थियो सौरासुकबाट सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिताको लागि निकै मिठोसँग गाउनु भएको छ सबैजनाले र कार्यक्रमको नियमै छ एकजनालाई विजेता बनाउनै पर्छ र एकैछिन एउटा भएको सुनौ राज त्यसपछि हामी आजको विजेता साथीको नामावली लिएर उपस्थित हुनुपर्छ होला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आइदिनु भयो र मिसकल भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाज तपाईँले सुनेर साथ दिइराख्नु भएको छ र एकैछिन हामी एउटा भाकालाई सुने तर्खर गरिराखेका छौँ त्यसपछि हामी आजको विजेता साथीहरूको नामावलीलाई लिएर हामी उपस्थित हुनेछौँ आँखा मारी मारी यस्तै मिठो भाका तपाईँ माझ राख्दा राख्दै आजको लागि भने निर्धारित समय सकिसकेको छ राजा जम्मा जम्मी चारजना साथीहरूको सहभागी रहेको थियो आशा गुरुङ आउनुभएको थियो काउलेबाट माया सिलवाल भण्डाराबाट शङ्कर लामा आउनुभएको थियो कुराकबाट र अन्तमा दीपक सुनाएर आउनुभएको थियो सौरा सुकबाट सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको विजेता बन्न सफल हुनुभएको छ अन्तमा आउनुभएको थियो दीपक सुनवार सौरा चोकबाट र तपाईँलाई बधाई छ तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका जित्नु भएको छ अर्को हप्ता चार बज्नुभन्दा अगाडि रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद फोन गर्नुहुने तपाईँ सबै मित्रहरूलाई धेरै धेरै धन्यवाद